रेडियोबाट हरेक साता यसै बेला सुन्न सकिन्छ साझा नेपाल डब्लुडब्लुडब्लु dot CIN dot org dot एनपीमा पनि चाहेको बेला विश्वभरि सुन्न सकिन्छ साझा नेपालको आजको भाग दुई सय सडचालिसमा हामी नेपालको शान्ति प्रक्रियाको एउटा पाटो सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका बारेमा भइरहेको अवरोधको बारेमा छलफल गर्दछौं आजको छलफलमा सरकारले यी आयोग गठनका लागि बनाएको सिफारिस समितिका सदस्य प्रदीप पोखरेल र मानवाधिकार कर्मी चरण प्रसाई सहभागी हुनुहुन्छ रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम देशभरिका दुई सय बीस भन्दा बढी रेडियोबाट प्रसारण भइरहेको कार्यक्रम साझा नेपालको आजको भागमा हामी सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनमा भइरहेको अवरोधको बारेमा छलफल गर्दैछौ आजको छलफलमा यी आयोग गठनका लागि सरकारले गठन गरेको सिफारिस समितिका सदस्य प्रदीप पोखरेल र मानवाधिकार कर्मी चरण प्रसाई यहाँहरू दुवैजनालाई रेडियो कार्यक्रम साझा नेपालमा हार्दिक स्वागत छ देशभरिका दुई सय चालिसभन्दा बढी रेडियोहरूबाट प्रसारण भइरहेको कार्यक्रम साझा नेपालमा यहाँहरूलाई हार्दिक स्वागत छ धन्यवाद छ धन्यवाद सबैभन्दा पहिले प्रदीप पोखरेलजीलाई अहिले जुन तपाईँ सिफारिस समितिमा हुनुहुन्छ र अहिले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी छानबिन आयोग गठनको प्रक्रिया र त्यसमा जुन आयोग गठनको लागि सिफारिस गर्ने काम चाहिँ कहाँ पुगेको छ अहिले सिफारिस समितिमा म छु र सिफारिस समितिको जुन सत्यनिरूपण मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी आयोगको धारा पाँचको उपधारा तिनमा यो सिफारिस समितिको व्यवस्था गरिएको छ र त्यसमा पाँच सदस्य सिफारिस समिति भनेर भनिएको छ जसमध्ये अहिलेसम्म त्यसमा तिनजना सदस्य अध्यक्ष लगायत दुईजना सदस्य गरी तिन सदस्य मात्रै तो भएको छ दुईजना सदस्य अझै खाली रहेको कारणले गर्दाखेरि जुन गतिका साथ यसको प्रक्रिया अगाडि बढ्नुपर्ने थियो त्यो प्रक्रिया अगाडि बढ्न सकेको छैन मुख्यतया त्यो दुईवटामा एकजना महिला सदस्य हुनुपर्ने अनिवार्य महिला सदस्य हुनुपर्ने प्रावधान र दोस्रो चाहिँ राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा अध्यक्षले तोकेको सदस्य हुनुपर्ने त्यो प्रावधान त्यहाँनिर रहेको छ र राष्ट्रिय मानव अधिकार आयोगको पदाधिकारीहरूले खाली भएको अवस्थामा त्यहाँबाट प्रतिनिधित्व हुन सकेको छैन र एकजना महिला सदस्य अनिवार्य भनेर भनेको कारणले गर्दाखेरि महिला सदस्यको प्रतिनिधित्व हुन नसकेको कारण अहिले आयोगले पूर्णता पाएको छैन त्यो पूर्णता नपाएको कारणले गर्दाखेरि चाहिँ जुन गतिका साथ अगाडि बढ्नु पर्दथ्यो आयोगको काम सिफारिस समितिको काम त्यो अगाडि बढ्न सकेको छैन यद्यपि अब तिन सदस्य भनेपछि त्यसले मेजोरिटीलाई त इङ्गित गर्दछ तर यो एउटा गम्भीर प्रकृतिको आयोग बनाउने कुरा भएको हुनाले यसमा चाहिँ हतार गरिनु हुँदैन साधारण बहुमतको आधारमा मात्रै यसको प्रक्रियालाई पुरा गर्नु हुँदैन भन्ने मान्यताका साथ हामीहरू चाहिँ यो प्रक्रिया पूर्णता पाएपछि अनि यसलाई गति दिने क्रममा चाहिँ अगाडि छौँ तर आन्तरिक रूपमा छलफल र चाहिँ यसका विधेयक अनुसार चाहिँ यसको कार्यविधिहरू अथवा यो दुईटा आयोगको निर्माणको कार्यविधिको बारेमा चाहिँ आन्तरिक छलफलहरू चाहिँ अगाडि भइरहेका छन् चरण प्रसाईजी सरकारले अब तपाईँहरूले संसदबाट पारित हुँदाखेरि पनि अब दलहरूले हतारमा पारित गरे रातारात पारित गरे भनेर विरोध गर्नुभयो र यो सिफारिस समिति गठनको प्रक्रिया र अब सरकारले एउटा आफ्नो प्रक्रिया अगाडि बढाइरहेको छ त्यो प्रति चाहिँ तपाईँहरू जस्ता मानव अधिकार कर्मीहरू कतिको सन्तुष्ट हुनुहुन्छ हामी एकदमै सन्तुष्ट छैनौँ किन भन्नुहुन्छ भने जस्तै सर्वोच्च अदालतले जुन परामादेश दिएको थियो र अन्तर्राष्ट्रिय समुदायले यहाँसम्म कि संयुक्त राष्ट्र सङ्घको मानवाधिकार उच्च आयुक्तको कार्यालयले समेत अन्तर्राष्ट्रिय मापदण्ड अनुसार चाहिँ यो आयोग को ऐनहरू निर्माण गर भनेर जुन निर्देशन जुन सल्लाह सुझावहरू दिएको थियो त्यसलाई अस्वीकार गरेर जसरी ऐन लिएर आइयो यो मेजोरिटीको नाममा जुन कि अन्तर्राष्ट्रिय मापदण्डको विपरीत र सर्वोच्च अदालतको चाहिँ परामादेशको खिलाफमा जसरी आयो यो चाहिँ एकदमै सरकारले नगर्नुपर्ने काम गरेको छ र यही ऐनलाई टेकेर अहिले जुन सिफारिस समिति बनाएको छ त्यो सिफारिस समिति बनाउनुमा हाम्रो त्यत्रो आपत्ति होइन तर आयोग आयोग बनाउने ऐन नै तपाईँको अधुरो अपुरो र मापदण्ड विपरीत भएको जुन ऐन छ त्यो त्यसले त्यसको आधारमा बन्ने जुन सिफारिस समितिले सिफारिस गर्ने आयुक्तहरू पनि एउटा एउटा चाहिँ त्यो पनि एउटा खोटो किसिमले नै बन्न सक्ने अथवा हुन सक्ने सम्भावनाहरू भएको कारणले गर्दाखेरि हाम्रो चाहिँ अनुरोध के छ भने सिफारिस समिति पनि त्यो त्यो त्यसमा हाम्रो कुनै आपत्ति होइन तर त्यो त्यो जुन ऐन हो त्यो ऐन चाहिँ पूर्ण रूपमा हिजो जुन सर्वोच्च अदालतले दिएको जुन छ परामर्देश छ र संयुक्त राष्ट्र सङ्घ र अन्तर्राष्ट्रिय मानवाधिकार सङ्घ संस्थाहरूले दिएको जुन सुझावहरू छन् त्यसको आधारमा त्यसलाई चाहिँ त्यो ऐनलाई संशोधन गरेर त्यही त्यो सुझाव र सल्लाह अनुसार मापदण्ड बनाएर चाहिँ ऐनलाई चाहिँ संशोधन गरेर जारी गर्यो भने चाहिँ त्यो एउटा उपयुक्त वातावरण बन्न सक्ला तर यही अवस्थामा यसरी नै तपाईँको यो यो ऐन चाहिँ किनभने दुई सय चौतिसजना पीडितहरूले समेत चालिसवटा जिल्लाबाट दुई सय चौतिसजना पीडितहरूले समेत यसलाई चाहिँ असन्तुष्टि जाहेर गरेर सर्वोच्च अदालत मुद्दा हालिसकेको अवस्था छ त्यसैले गर्दाखेरि उहाँहरू प्रदीप पोखरेल लगायत त्यस सिफारिस समितिका सदस्यहरूलाई हाम्रो के अनुरोध छ भने त्यसलाई पर्खिदिनुहोस् सर्वोच्च अदालतको तपाईँको जुन एउटा फाइलिङ हेरिङ फाइनल हेरिङ हुन्छ त्यसपछि मात्रै यहाँहरूले काम अगाडि बढाइदिनु होला र एउटा अर्को अनुरोध पनि के छ भन्नुहुन्छ भने जस्तै प्रदीपजी एउटा हाम्रो यो एमनेस्टी इन्टरनेसनल नेपालको सभापति पनि भइसकेको व्यक्ति र मानवाधिकारप्रति प्रति चाहिँ उहाँ प्रतिबद्धतामा चाहिँ कुनै पनि शङ्का गर्ने शङ्का गर्नुपर्ने ठाउँ नै नभएको व्यक्ति पनि त्यहाँ पुग्नु भएकोले गर्दाखेरि उहाँप्रति हामी आश्वस्त छौँ तर त्यो वातावरण जुन अहिले सृजना भएको छ त्यो अनुसार उहाँले पनि त्यस किसिमको भूमिकाहरू जस्तै त्यो ऐन संशोधन गर्न सरकारलाई पनि सिफारिस गर्ने समेत अथवा सल्लाह दिने समेत कामहरू चाहिँ उहाँ लगायतको जुन समिति छ त्यसले गरिदियो भने चाहिँ एउटा जुन एउटा सत्य आयोग र बेपत्ता समिति छानबिन आयोगको जुन उद्देश्य हो यसले सङ्क्रमणकालीन न्यायलाई चाहिँ सम्बोधन गर्ने पीडितहरूलाई चाहिँ उनीहरूलाई न्याय दिने र उनीहरूलाई चाहिँ एउटा पीडाको घाउमा मलम लाउने जुन एउटा उद्देश्य हो त्यो उद्देश्य पुरा हुने थियो तर अहिलेको अवस्थामा अहिलेकै ऐन अहिलेकै प्रावधान अनुसार त्यो आयोगहरू गठन गरियो भने र भयो भने त्यसले चाहिँ यो पीडकमुखी यो आयोग हुन्छ पीडितमुखी हुँदैन भन्ने चाहिँ हामीलाई चाहिँ त्यो चाहिँ आशंका छ भन्ने म यहाँ अनुरोध गर्न चाहन्छु प्रदीप पोखरेलजी हिजो पनि तपाईँहरू अब उहाँहरू जस्तै मानवाधिकार कर्मीसँगै आन्दोलनमा हिँडेको मान्छे र एउटा मानवाधिकार कर्मी समुदायले पनि उठाएको छ र हाम्रै देशमा हाम्रो सर्वोच्च अदालतले दिएका निर्देशनहरू पनि छन् तर त्यो कुराहरूको लागि चाहिँ सबैलाई चाहिँ समेट्ने गरी आइ आइदिँदाखेरि त्यो अझ सहज र राम्रो हुन्छ भन्ने पक्षमा हामी पनि छौँ र त्यसैको लागि किन फेरि समिति यो जुन सिफारिस समिति छ सिफारिस समितिले कार्यविधि आफ्नो काम गर्ने सबै कार्यविधि चाहिँ आफैले बनाउने भन्ने चाहिँ फेरि दफा तिनमा त्यो कुरा उल्लेख गरिएको छ त्यसकारण हामी चाहिँ अहिले कार्यविधिको निर्माणको प्रक्रियामा छौँ र त्यो पनि के छ भन्दाखेरि आन्तरिक छलफलमा मात्रै छौँ त्यो किनभने हामीहरूले कार्यविधि कस्तो बनाउँछौँ भन्ने कुरा त्यो पनि सार्वजनिक गर्नुपर्छ हामी चाहिँ आउने दुईटा आयोग बनाउनको निम्ति दुईटा आयोगको पदाधिकारी छनौट गर्ने प्रक्रियाको कार्यविधि चाहिँ यस्तो हुन्छ र यो कार्यविधि अनुसार चाहिँ हामी अगाडि बढ्छौँ भन्ने कुराहरू पनि हामीले सार्वजनिक गर्नुपर्ने हुन्छ र त्यो गर्नको निम्ति अहिले चाहिँ हामी यद्यपि तिनवटा सदस्य हामी हुँदाहुँदै पनि हामीहरूले त्यसलाई प्रकाशित गरेका छैनौँ त्यसलाई बाहिर ल्याएका छैनौँ किनभने वेट एन्ड सी हामी पनि हेरिरहेछौँ यसले चाहिँ के छ भने पूर्ण पूर्ण एक पहिलो कुरा त पूर्णता पाउनुपर्ने हुन्छ किन भन्दाखेरि इन्टरनेसनल लेजिटिमेसीको लागि पनि रिकग्नाइजेसनको लागि पनि हाम्रै मतलब ह्युमेन राइट्सको बेसिक प्रिन्सिपलबाट पनि त्यसलाई रिकग्नाइज गर्नको लागि पनि एक त पूर्णता पाउनु पऱ्यो र त्यसपछि के छ भने अहिले सर्वोच्च अदालतमा फेरि यो मुद्दा विचाराधीन छ फेरि सर्वोच्च अदालतले फेरि स्पष्ट रूपमा पहिले के भनेको छ भन्दाखेरि पहिले मुद्दा हुँदाखेरि चाहिँ उसले निर्देशन दिएको थियो त्यसमा स्टे अर्डर दिएको थियो अहिले चाहिँ म स्टे नगरिकन यसलाई फाइनल हियरिङ गर्छु नै भनेर भनेको छ उसले कुनै किसिमको स्टे नदिने फाइनल हियरिङ गर्ने भनेको थियो छब्बिस गते अस्ति छब्बिस गते यसको हेयरिङ थियो र त्यो समय पालो नआएको कारणले गर्दाखेरि यो रोकिएको छ र मलाई लाग्छ अर्को हेयरिङमा यो केही कुराहरू आउला भनेपछि तपाईँहरू चरण प्रसाईजीले भनेको जस्तो समितिले चाहिँ अदालतको आदेशलाई कुर्छ त्यो अदालतको आदेशलाई पनि कुर्छ र त्यो आएको उसलाई चाहिँ हामी के गर्छौँ भन्दाखेरि क्याबिनेट हामीलाई त क्याबिनेटले चाहिँ डिसिजन गरेर ल्याएको हुँदाखेरि गभर्मेन्ट वा क्याबिनेटले त्यसलाई फेरि फलोअप गरोस् र त्यो अदालतको निर्देशन अनुसार चाहिँ सुधार गर्नुपर्ने कुराहरू परिमार्जन गर्नुपर्ने कुराहरू गरिसकेपछि अनि फाइनली हामी अनि त्यसको सँगसँगै फेरि कमिटी पनि पूर्ण हुनु त्यो हुँदै भइसकेपछि पनि हामी सिम्पल मेजोरिटीबाट यो कामहरू अगाडि बढाउनु हुँदैन किनभने सात सात वर्ष यो भएन यो सात दिन दस दिन चाहिँ हतार गरेर यसले कुनै ठुलो उपलब्धि हासिल गर्छ भन्ने हामीलाई लागेको छैन त्यस कारण पनि हामीहरू पहिलो कुरा त यो कमिटीको पूर्णताको कुरा दोस्रो कुरा अहिले जुन सर्वोच्च अदालतमा विचाराधीन छ के त्यो मुद्दा त्यसको पनि सर्वोच्च अदालतको निर्देशन आइसकेपछि अनि त्यो अनुसार चाहिँ आउँ यो विधेयकमा पनि केही परिमार्जन संशोधन वा यसको फेरबदलहरू होलान् अनि त्यसअनुसार चाहिँ हामी जानु यद्यपि त्यो विधेयक चाहिँ कार्यान्वयन गर्ने चाहिँ फेरि हामीले बनाएको सिफारिस गरेको दुईवटा आयोगले हो हामीले होइन विधेयक कार्यान्वयन हाम्रो काम चाहिँ के हो भन्दाखेरि विधेयकको एउटा दफा मात्रै दफा पाँचको दफा तिन जुन छ त्यो कार्यान्वयन मात्रै हामीले गर्छौँ होइन र त्यसको निम्ति जस्तो अहिले पनि कुरा आयो म्याक्सिमम् ट्रान्सपरेन्ट हुनु पऱ्यो म्याक्सिमम् यो चाहिँ के अरे छलफलहरू त्यसमा हुनुपऱ्यो र पब्लिक हेरिङ गर्ने भने हाम्रो कन्सेप्टली अहिले हामीले जुन एक दुईवटा मिटिङहरू जुन गरेका छौँ तिनवटा सदस्य यो समितिको पनि त्यसमा पनि के गरेका छौँ भन्दाखेरि म्याक्सिमम् त्यो चाहिँ म्यान्डेटोरी होस् चाहिँ लेजिटिमेट होस् इन्टरनेसनल रिकगनाइज होस् भनेर चाहिँ हामीले त्यसलाई पब्लिक हेरिङ पनि गर्ने त्यो आयोगमा सिफारिस गर्ने मान्छेहरूको पहिले त कार्यविधि नै पब्लिकली गर्ने त्यो कार्यविधिलाई फलोअप गर्दाखेरि चाहिँ हामीहरूले चाहिँ निश्चित प्रक्रिया आयो मतलब ओपनली कल गर्ने कुराहरूदेखि लिएर त्यसको सर्ट लिस्टिङ गर्ने कुराहरूदेखि लिएर त्यसको सेलेक्सनको प्रक्रियामा पब्लिक हेयरिङ गर्ने र त्यस साथसाथै के छ भने डिफ्रेन्ट कम्युनिटिजहरू चाहिँ इन्टरनेसनल कम्युनिटिजहरू जो भन्छौँ हामी उनीहरूसँगको भिक्टिम्स कम्युनिटिजहरूसँग फ्यामिलीहरूसँग र त्यसै गरी ह्युमेन राइट्स र सिभिल सोसाइटीको उसबाट चाहिँ एकदम इन्टरेक्टर गरेर चाहिँ त्यसलाई छलफल गरेर अनि फाइनल्ली मात्रै सबैको सल्लाह सुझाव र यसको चाहिँ पब्लिक हेयरिङहरूबाट आएका चाहिँ अब दाबी विरोधहरू जुन हुन्छन् त्यो सबै गरिसकेपछि अनि फाइनली हामी चाहिँ दुईवटा आएको अध्यक्ष लगायत अरू चारजना सदस्यहरूको चाहिँ सिफारिस गर्ने हो त्यसकारण अब हाम्रो पार्टबाट जुन अहिले चरणजीले भने जस्तै हामीसँग जुन द पर्सनल मसँग जुन एक्सपेक्टेसन छ त्यो एक्सपेक्टेसनको अनुसार चाहिँ हामी त्यसलाई मोल ट्रान्सपरेन्ट मोल इन्टरेक्टोरी र मोल रिकगनाइज गर्ने कुराहरूमा चाहिँ हामी कुनै पनि कसर बाँकी राख्दैनौँ भन्ने चाहिँ तपाईँ अहिले देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा नेपाल सुन्दै हुनुहुन्छ हामी छलफललाई फेरि पनि जोड्ने नै छौँ अहिले चाहिँ केही प्रतिनिधि आवाज सुनौ सबैभन्दा पहिले कानुन मन्त्री नरहरि आचार्य जो के एक दिन मैले प्रधानमन्त्री उपस्थित हुन नसकेका हुनाले मैले संसदमा उत्तर दिएँ कि पन्ध्र दिनभित्र म चाहिँ यो चाहिँ ऐन लिएर आउँछु भनेर भने अर्थात् सरकारले ल्याउँछ भनेर आश्वासन दिएँ अनि त्यसपछि पन्ध्र दिनभित्र ल्याउनै पर्छ संसदको पनि हामीले यहाँ कुनै कुनै बेला प्रशंसा पनि गर्छौँ त्यसलाई जनप्रतिनिधिमूलक संस्था पनि भन्छौँ त्यसको पचासी प्रतिशतले त्यसलाई समर्थन गरेका छ सात वर्षदेखि आउन नसकेको विधेयक त्यहाँ पचासी प्रतिशत समर्थन भएको छ पन्ध्र प्रतिशतले त्यसलाई कुनै हालतमा पनि स्वीकार गर्न सकिन्न भने ती पनि राजनीतिक दलै हुन् ती पनि मान्छे नै हुन् ती पनि बुद्धि भएकै मान्छे हुन् तर तिनले मानेका छैन समाजमा पनि त्यही स्थिति छ कयौँ मान्छेले ठिकै हो यत्रो धेरै दिनसम्म रोकिएको थियो कमसेकम काम त सुरु भयो भन्ने पनि छन् गलत हो यसले अपराधीलाई छुट दिन्छ यसले पीडितलाई न्याय दिँदैन यो त पहिलाको चाहिँ अध्यादेश भन्दा पनि थर्ड क्लास छ सबै कुराहरू आएको छ नआएको त केही पनि छैन त्यसैले मलाई के लाग्छ भनेदेखि त्यो चाहिँ त पास त गरियो फेरि त्यसका विरुद्ध मुद्दा परेको छ खालि भिन्नता के छ भने अघिल्लोपल्ट अध्यादेशबाट आएको थियो संसद त्यसमा संलग्न थिएन सायद त्यसै भएर होला त्यो बेलामा तुरन्त अन्तरिमकालीन अन्तरिम आदेश गर्यो अदालतले अहिले चाहिँ अन्तरिम आदेश गरिसकेका छ हेर्दैछ उसले पनि अलिक गम्भीरताका साथ हेर्दैछ गर्ला आदेश उसले आदेश गर्यो भने हामीले त्यसलाई स्वीकार गर्नै पर्छ त्यस्तै हामीसँग द्वन्द्व पीडित राष्ट्रिय सञ्जालका पूर्व अध्यक्ष रामकुमार भण्डारीको विचार पनि छ हामीले भनेको त हामीले सधैँ न्याय प्रक्रिया रोजेर यो राजनीतिक प्रक्रिया अनि यो सहमतिहरूमा हामी सहभागी हुँदै आएको हो र हामीले अहिले उठाएको प्रश्न भनेको पनि पीडितहरूको सहभागिता सुनिश्चित गर उनीहरूको प्रतिनिधित्वलाई सुनिश्चित गर र हामी सबैले स्वामित्व ग्रहण गर्ने गरी एउटा समावेशी प्रक्रियामा लैजाऊ भन्ने हुने पनि देखिँदैन तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो मार्फत सिआइएनको साझा नेपाल कार्यक्रम सुन्दै हुनुहुन्छ आज हामी सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनमा भइरहेको अवरोधको बारेमा छलफल गरिरहेका छौं फेरि छलफललाई नै जोडौं चरण प्रसाईजी जुन अब अदालतलाई जुन कुरिरहनु भएको छ तपाईँहरूले अदालत तपाईँहरूको विपक्षमा गयो भने अबको बाटो के यसैलाई स्वीकार गरेर जाने हुन्छ कि के हुन्छ एउटा के छ भन्नुहुन्छ भने जस्तै अब यो यो तपाईँको सवाल भन्दाखेरि पनि योभन्दा अगाडि जुन प्रदीपजीले जुन भन्नुभएको थियो नि स्टेको कुरा योभन्दा अगाडि चाहिँ त्यो अर्डिनेन्स थियो अध्यादेश थियो त्यसलाई चाहिँ स्टे नै मागेको थियो त्यसलाई चाहिँ स्टे अर्डर गरियोस् लागू नगरियोस् भनेर मागेको थियो यसपालिको पीडितहरूले जुन रिट उहाँहरूले दिनुभयो यो सर्वोच्च अदालतमा त्यसमा यो प्रक्रिया चाहिँ नरोकियोस् भन्ने नै उहाँहरूको हो यो प्रक्रिया रोक्नु भनेर अहिले चाहिँ तत्काल यसलाई स्थगन गरौँ भन्ने माग छैन त्यो नाम माग नभएको कारणले गर्दाखेरि प्रक्रिया अगाडि बढ्यो जस्तै उहाँहरूको सिफारिस समिति पनि बनाउनुको एउटा कुराहरू पनि त्यसमा चाहिँ अदालतले रोक लगाएको छैन किनभने प्रक्रिया भिक्टिमहरूको पनि अथवा पीडितहरूको पनि एउटा मनसाय के छ भने प्रक्रिया चाहिँ अगाडि बढोस् तर न्याय चाहिँ नमरोस् अदालतबाट चाहिँ भोलि त्यो आयोगहरू गठन भइसकेपछि त्यसले चाहिँ अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नेपालको पनि यहाँ कानुन अनुसार फौजदारी न्याय अनुसार नै त्यो न्याय प्रक्रियाहरू अगाडि बढोस् यो यो राहतको कुरा मात्रै कुरा होइन ज आम नाफ माफीको जुन कुराहरू आइरहेको छ अथवा त्यहाँ क्षमादानको जुन कुराहरू आइरहेको छ पीडितको सहमति अथवा असहमतिमा भए पनि आयोगले दिन भन्ने दिने जुन कुराहरू आइरहेको छ त्यस्तो कुराहरू हुनुहुँदैन भनेर पीडितहरूले जुन माग गरे गरिरहेका छन् त्यसमा अहिले अदालत फोकस छ र फाइनल हेरिङमै सबै सक्छु पनि भनेर प्रधान न्यायाधीशले नै त्यो अध्यक्षता गर्नुभएको छ त्यो हेरिङमा त्यो टाइममा उहाँले भन्नुभएको तर थाहा छैन फेरि यहाँ हुनसक्छ फेरि राजनीतिक प्रभाव पऱ्यो कि के पर्यो किनभने यस्तो महत्त्वपूर्ण मुद्दालाई तपाईँको त्यो पालै नआउने गरेर छ नम्बरमा राखेर त्यो दिन नै त्यो हेरिङ नगरिदिएर तपाईँको अरू दिनको निम्ति फेरि टाइमै पनि अरू दिन दिएको छैन यही यही दिनमा हुन्छ भनेर पनि तोकेको अवस्था छैन त्यो कारण कारणले गर्दाखेरि म हामीलाई के लागिरहेछ भन्नुहुन्छ भने राजनीतिक प्रभाव कतै अदालतमा त फेरि परेको छैन भन्ने एउटा आशंका छ र तपाईँले भने जस्तै तपाईँले भने जस्तै भोलि अदालतले हामीले चाहेको अथवा पीडितले चाहेको भन्दा फरक त्यसमा निर्णय आयो भने तपाईँहरू के गर्छ गर्नुहुन्छ भन्ने जुन कुराहरू हो नि यसमा बडो महत्त्वपूर्ण कुरा तपाईँले उठाउनु भएको छ वास्तवमा तपाईँ हामीले बुझ्नुपर्ने के कुरा छ भन्नुहुन्छ भने सर्वोच्च अदालतले यदि अन्तर्राष्ट्रिय कानुन विपरीत अन्तर्राष्ट्रिय जुन एउटा मापदण्ड सङ्घ राष्ट्रसङ्घले स्थापित गरेका छ त्यसको विपरीत समेत उसले निर्णय गर्यो भने पनि त्यो अन्तर्राष्ट्रिय क्षेत्रले चाहिँ त्यसलाई मान्ने बाध्यकारी हुँदैन त्यो बाध्यकारी हुँदैन त्यो त्यो त्यो सम्बन्धित अदालतले सम्बन्धित देशले गरेको कुरा होला त्यो त्यो देशको निम्ति त्यो मान्य होला तर अन्तर्राष्ट्रिय क्षेत्रले चाहिँ भोलि त्यसलाई मान्य अवस्था आउँदैन मान्य अवस्था आउँदैन मान्य अवस्था नआएपछि भोलि उहाँहरूले गरेको जुन सिफारिसबाट आएका जुन आयोगहरू हुन्छन् दुईवटा आयोगहरू उनले दुई वर्ष तिन वर्ष चार वर्ष लगाएर जुन कामहरू सबै गरेर चाहिँ सबै काम समाप्त गरे पनि फेरि त्यो अन्तर्राष्ट्रिय राष्ट्र रूपमा फेरि त्यो उल्टिने ती सम्भावनाहरू हुन्छ हामीले नगरे पनि त्यो जसले त्यो त्यसलाई उल्टाउन खोजे पनि त्यो उल्टिन सक्छ त्यसले एउटा कुरा के छ भने अदालतले हामीले चाहेको जस्तै अथवा पीडितहरूले चाहेको जस्तो अनुसारको र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको निर्णय गरेन भने फेरि त्यो अन्तर्राष्ट्रिय ढोका फेरि खुल्छ र यहाँ यहाँ हामीले जति पनि तपाईँको कामहरू गर्छौँ त्यो आयोगले काम गर्छन् त्यो सबै तपाईँ नलाइन भोइल हुन्छ त्यो कुनै पनि हालतमा त्यो इन्टरनेसनल एक्सेप्टेन्स हुँदैन फेरि अन्तर्राष्ट्रिय क्षेत्र अधिकारदेखि लिएर अन्तर्राष्ट्रिय जुन न्यायिक क्षेत्रको कुराहरू छन् ती सबै ढोकाहरू पनि खुल्छन् फेरि नेपालले फेरि पुनः अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको अर्को आयोग बनाउनु पर्ने अथवा एउटा तपाईँको विशेष आयोग अन्तर्राष्ट्रिय केही तपाईँ संयुक्त राष्ट्र सङ्घकै भन्नुहोस् अथवा अन्तर्राष्ट्रिय समुदायकै पहलमा अर्को विशेष तपाईँको आयोगहरू गठन गरेर फेरि जो पुराना जुन जति पनि युद्धकालीन अपराधका घटनाहरू हुन् त्यो फेरि बिउतिने धेरै सम्भावनाहरू हुन्छन् त्यसले गर्दाखेरि मलाई के लाग्छ भने सर्वोच्च अदालतले गरेको आफ्नै निर्णयको विरुद्धमा सर्वोच्च अदालतले किन जान्थ्यो होला र किन एउटा उसले परामर्देश एउटा त दिनै सकेको छ यो यो मापदण्ड अनुसार आएको बनाऊ आएको ऐनहरू जारी गर भने उसले निर्देशन दिइ नै सकेको छ त्यो उसले दिएको निर्देशन अनुसार नै उसले काम गर्छ भन्ने नै हामीलाई विश्वास छ तर तपाईँले भने भने जस्तै यदि त्यसको विपरीत भयो भने नेपालको निम्ति चाहिँ बडो दुर्भाग्यपूर्ण कुरा हुन्छ र यो सङ्क्रमणकालीन न्याय जुन कुरा छ त्यो चाहिँ निरन्तर रूपमा चलि नै रहन्छ र न्याय कहिले पनि मर्दैन त्यो जहाँ गयो भए पनि अन्ततगत हरेक पीडितले चाहिँ न्याय पाउनु नै पर्छ र पाउँछ पनि यो चाहिँ अन्तर्राष्ट्रिय समुदायले त्यसको सुनिश्चितता गर्छ त्यो कारणले गर्दाखेरि एउटा कुरा के छ भन्नुहुन्छ भने त्यसको पीडितहरूले जुन निवेदन दिएको छ त्यसको विपरीतमा निर्णय भयो भने पनि त्यो एउटा दुर्भाग्यपूर्ण हुनेछ तर हामीले के आशा गऱ्यौँ भने सर्वोच्च अदालतले जुन योभन्दा पहिला गरेको फैसला हो त्यो अनुरूप नै उसले फैसला गर्छ र सरकारले यो ऐनलाई तपाईँको संशोधन गर्ने परामर्जित परिमार्जन गर्ने र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार चाहिँ त्यसलाई बनाउने पहलतिर चाहिँ लाग्छन् भन्ने मलाई लाग्छ र आज नरहरी आचार्यजीले पनि त्यस त्यसमा चाहिँ हामी सकारात्मकै छौँ अदालतले दिएको निर्देशन अनुसार हामी गर्छौँ भनेर प्रतिबद्धता पनि आज जाहेर गरिसक्नुभयो प्रदीप पोखरेलजी उहाँले भनेको जस्तै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार र सबैले स्वीकार गर्ने गरेर अब जाँदाखेरि त अब कसरी जानुपर्छ अब भाषा शैली आदि इत्यादि फरक हुन सक्लान् तर के छ भन्दाखेरि हामीहरूले इन्टेन्सनको कुराहरू गर्छौँ र त्यो इन्टेन्सन भनेको हामीले जुन किसिमले शङ्का गरिरहेछौँ त्यसको अङ्का गर्ने पर्याप्त ठाउँहरू छन् किनभने आज सात वर्ष भइसक्यो होइन हामी चाहिँ सङ्क्रमणकाली अवस्थाबाट गुज्रिरहेका छौँ जबकि यो कुराहरू छ महिनाभित्रमा सार्वजनिक गर्ने र त्यो प्रक्रिया अगाडि बढाउने भनेर भनेको थियो कारण त्यसको प्रशस्त ठाउँहरू छ तर पनि एउटा सकारात्मक कुराहरू के छन् भन्दाखेरि अहिले जुन दफाको सन्दर्भमा अरू टोटल पनि छैन एउटा दफाको सन्दर्भमा मात्रै छ र त्यो दफाको सन्दर्भमा सर्वोच्च अदालतले दिएको परमादेशलाई नै फेरि चाहिँ कार्यान्वयन गर्ने कुराहरूसँग रिलेटेड भएको हुनाले त्यसमा केही न केही अहिलेको भन्दा प्रोग्रेसिभ ढङ्गबाट चाहिँ सर्वोच्च अदालतबाट ती कुराहरू आउँछन् भन्ने विश्वास हामीले गर्नुपर्छ त्यो आएपछि कस कुन प्रक्रिया अगाडि बढ्छ संशोधनको प्रक्रिया कसरी त्यो त अब के छ भने क्याबिनेटले नै डिसिजन गर्ने कुरा हो फेरि त्यो चाहिँ क्याबिनेटमा ले चाहिँ सरकारले सरकारले चाहिँ क्याबिनेटबाट डिसिजन गरेर संसदबाट एप्रुभ गराउँछ होइन एप्रुभ गर्ने हो संसदबाट त्यो प्रक्रियामा जान्छ त्यसलाई धेरै समय पनि लाग्दैन त्यो मतलब आज गरेर भोलि पास पनि हुनसक्छ त्यसलाई के भन्यो है अनि त्यो हुँदाखेरि मलाई लाग्छ त्यसले चाहिँ अझ सहजता चाहिँ अहिलेको यो सिफारिस समितिलाई चाहिँ द्रुत गतिमा कामहरू अगाडि बढाउनको निम्ति दिन्छ मैले चाहिँ यसो होमवर्क गर्दाखेरि बसेर छलफल गर्दाखेरि के देखेको छु भन्दाखेरि यी सबै प्रक्रियाहरू पुरा भयो भने सिफारिस समितिले विदिन ए वान मन्थ यी सबै कम्प्लिट गरेर चाहिँ नयाँ आयोगहरू बनाउनको निम्ति कुनै पनि समस्या देखिँदैन एक महिनाभन्दा बढी टाइम लाग्दैन चरण प्रसाईजी अब यो समस्याको समाधान होला अदालतको प्रक्रिया अगाडि बढेर संशोधनको प्रक्रिया नै अगाडि बढ्ला तर प्रदीपजीहरूलाई चाहिँ तपाईँको सुझाव के छ कस्तो मान्छे चाहिँ आयोगमा पुर्याउनुपर्छ जस्तै अब हाम्रो चाहिँ विशेष अनुरोध के छ भने त्यो सिफारिस समिति प्रदीपजीहरूलाई हाम्रो चाहिँ अनुरोध के छ भने त्यो आयोग एउटा शक्तिशाली आयोग होस् त्यो आयोगका पदाधिकारीहरू हेर्दाखेरि चाहिँ सबैले विश्वास गर्ने खालको यसले केही दिन्छ यो यो न्याय दिन सक्छ र यसले चाहिँ निष्पक्षतामा यसलाई शङ्का गर्ने ठाउँ नै छैन र हुँदैन यो विश्वसनीय छ यो आयोग र यो राजनीतिक प्रभावबाट यो कुनै पनि हालतमा काहीँ पनि त्यो राजनीतिक प्रभावमा यो पर्दै पर्दैन भन्ने किसिमको चाहिँ प्रत्याभूति गर्ने आम नागरिकलाई पीडितलाई मानवाधिकार समुदाय र अन्तर्राष्ट्रिय समुदायलाई समेत र उहाँलाई नै विशेष गरिकन प्रदीपजीलाई नै विश्वास हुनु पर्यो हामीले अरूलाई चिन्दैनौँ तर उहाँलाई नै के विश्वास हुनु पर्यो भने हामीले यो गरेको यो यो व्यक्तिहरू वास्तवमा भन्नुहुन्छ भने यिनीहरूले न्याय गर्न सक्छन् र हामीले गरेको सिफारिस वास्तवमा सबैले स्वीकार्छन् र यो यो यसमा चाहिँ कतै पनि खोट लाउने ठाउँ हुँदैन र यिनीहरूले न्याय चाहिँ वास्तविक रूपमा चाहिँ दिन सक्छन् र पीडितहरूले न्याय पाउँछन् र पीडकहरू जो हुन् उनीहरूले एउटा पश्चाताप गर्ने र उनीहरूले एउटा जुन आफूले गरेका अपराधहरूमा चाहिँ वास्तवमा उनीहरू त्यसको न्यायको कठकारमा उनीहरू उभिनु पर्ने र भोलि गएर आगामी दिनहरूमा फेरि यस्ता किसिमको काली लाग्दा जुन घटनाहरू विगतमा घटे त्यस्तो नदोरिने सुनिश्चितता चाहिँ ती आयोगहरूले गर्छन् भन्ने विश्वास चाहिँ यो छानबिन समितिलाई हुनुपर्छ र आम नागरिकलाई पनि त्यसले विश्वास पार्नुपर्छ भन्ने मलाई लाग्छ प्रदीपजी त्यसरी काम गर्न सकिन्छ तपाईँहरूलाई नि अब दलको प्रभाव पर्ने होला सरकारको प्रभाव पर्ने होला त्यसरी छान्न सक्नुहुन्छ त्यसमा चाहिँ के छ भन्दाखेरि एन्डमै पदाधिकारीहरूको योग्यता र अयोग्यता भन्ने सम्बन्धमा स्पष्ट स्पष्ट रूपमा एउटा कुरा त क्लियर क्लियर गरिएको छ र त्यो पनि एउटा गाइडलाइन हुन्छ हामीलाई अनि दोस्रो कुरा के भने त्यो गाइडलाइनबाट चाहिँ हामीहरूले ओपन कल गरिसकेपछि आएका मानिसहरूको सर्ट लिस्टिङ गरेर जुन हामी सार्वजनिक रूपमा सूचना प्रकाशित गर्दछौँ र त्यसको लागि चाहिँ वास्तवमा ती मान्छेहरू कति योग्य छन् छैनन् भन्ने कुरा सम्बन्धमा किनभने मेचीदेखि महाकालीसम्म आम नागरिकहरू जो योग्य हुन्छन् उनीहरू सबैले त्यसमा चाहिँ आफ्नो अधिकारको रूपमा त्यो आयोगमा बसेर काम गर्ने अभिव्यक्ति के अरे चाहिँ रुचिहरू राखेका हुन्छन् तर त्यसलाई सार्वजनिक गरिसकेपछि एउटा चाहिँ के हुन्छ भने आम चाहिँ अब त्यो लगभग के छ भने सिभिल सोसाइटी र ह्युमन राइट्स कम्युनिटीले चिनेकै मान्छेहरू मध्येबाट ती आएका हुन्छन् होइन अथवा अब त्यो चाहिँ बाई प्रोफेसन प्रोफेसन उसबाट पनि आउँछन् त त्यहाँनिर पनि एउटा सहज के हुन्छ भने हामीहरूलाई चाहिँ जुन अयोग्य किसिमका व्यक्तिहरू के हुन्छ भने त्यो चिनाइदिने काम चाहिँ पब्लिक हियरिङले पनि त्यो गर्दछ यो जस्ट के भने संसदमा त्यो छ सय एकभित्र मात्र नभइकन यो होल सबै आम नेपाली नागरिकहरूको बिचमा ओपन हुन्छ त्यो त्यो ओपन हुँदाखेरि त्यसबाट पनि आएका सजेसनहरू फिडब्याकहरूबाट पनि हामीले एउटा सेलेक्ट गर्ने मौका पाउँछौँ अर्को कुरा के छ भन्दाखेरि हामी केही साथीहरू अब आफै त्यही उसमा भएका सिभिल सोसाइटी मुभमेन्टबाटै त्यहाँनिर पुगेको कारणले गर्दाखेरि पनि धेरै पहिचानहरू चाहिँ हामी आफैले पनि गरेका हुन्छौँ र त्यस त्यस अर्थमा हामीहरूले के हुन्छ भने भिक्टिम फ्रेन्डली अब यो आएको मुख्य ऊ चाहिँ के हुनुपर्छ त्यो भिक्टिम फ्रेन्डली हुन्छ यसको चाहिँ के अरे न्याय दिने कुराहरू छ जस्टिस हुन्छ भने भिक्टिम ओरिएन्टेड हुनुपर्छ भन्ने जुन बेसिक प्रिन्सिपल छ त्यो आधारमा हामी गर्छौँ आम रूपमा उसले काम सुरु गर्नुभन्दा अगाडि एउटा स्वरूप जुन हुन्छ ल यो चाहिँ राम्रो छ यसले चाहिँ राम्रो काम गर्छ भन्ने किसिमको विश्वासका साथ र आम नागरिकहरूलाई पनि त्यो विश्वास सिभिल सोसाइटी ह्युमेन राइट्स कम्युनिटीलाई पनि त्यो विश्वास दिलाउने किसिमको तयारीका साथ चाहिँ हामी गर्छौँ यहाँहरू दुवैजनाको अमूल्य समयको बावजुद पनि कार्यक्रम साझा नेपाललाई समय दिनुभयो त्यसका लागि धेरै धेरै धन्यवाद हस् त धन्यवाद मेरो पनि धन्यवाद छ नेपालका राजनीतिक दलहरूले दस वर्ष माओवादी द्वन्दलाई विश्वलाई नै नमूना प्रस्तुत गर्ने गरी सहज रूपमा समाधान गरेका थिए त्यति बेला भएको विस्तृत शान्ति सम्झौताका बुदालाई भने आठ वर्ष पूरा भइसक्दा पनि दलहरूले समाधान गर्न सकेका छैनन् जसका कारण शान्ति प्रक्रियाका सबै काम पूरा भइसकेका छैनन् दस वर्षे द्वन्द्वका बेलामा भएका घटनाको सत्य तथ्य पत्ता लगाउने माफी दिने पीड़ितलाई क्षतिपूर्ति र राहत दिने